पर्नेचीको जोरायल क्षेत्रमा सल्लाहको वनमा व्यापक फोडानी उपभोक्ता ठेकेदार र वन कर्मचारीको मेलमत्तमा वन फोडानी हुँदै पञ्चेश्वर बहुद्देश्य आयोजना अन्नपूर्ण हिउँद नसकिँदै डडेलधुराका खानेपानीका मुहान सुक्न थाले प्रधानाध्यापकबाट मानसिक सन्तुलन गुमेकी महिला बलात्कृत पश्चिमी सिमानाका गड्डचौकीबाट अवैध रूपमा विदेश आन खोज्ने महिलाको संख्यामा वृद्धि र दशरथ चन्द स्मृति नाइन्टिन आमन्त्रण क्रिकेटको सेमी फाइनल समीकरण पुरा उपाधिका लागि निङ्ला सैनी र युङ स्टार भिड्ने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु डोटीको जोरायल क्षेत्रमा सल्लाहको वनमा व्यापक फडानी भइरहेको छ सो क्षेत्रका चारवटा सामुदायिक वनका सल्लाह अवैध रूपमा धमाधम काटिँदैछन् उपभोक्ता ठेकेदार र वन कर्मचारीको मिलमत्वमा यस्तो काम भइरहेको स्रोतले जनाएको छ लक्ष्मीनगर गाविसका मालिका सामुदायिक वन मसानी सामुदायिक वन सिद्धबाबा सामुदायिक वन र परिवर्तन सामुदायिक वनमा फडानी भइरहेको हो स्थलगत रूपमा धमाधम रूख काट्ने र गोलिया पार्ने काम भइरहेको छ अहिले वनमा सर्पष्ट रूपमा काठका गोलिया भेटिन्छन् काठ कटानी चल्दै गर्दा ससना बोट बिरुवामा पनि ठूलो मात्रामा क्षति पुगिरहेको छ काटिएको काठमा काँचा रोग पनि समावेश छन् कटनीका क्रममा अवैधानिक कटनीका क्रममा वैधानिक मापदण्डको समेत उल्लंघन गरिएको छ ती सामुदायिक वनमा पुरानो अनुमतिका आधारमा काठ कटानी चलिरहेको बुझिएको छ निर्धारित समयमा नकाटिएको काठ अहिले काटिरहेको उपभोक्ताले स्वीकार गरेका छन् ती चारवटा सामुदायिक वनसहित इलाका वन कार्यालय जोरायलले गत आर्थिक वर्षको वैशाखमा घण्टेश्वर र छतिवन गाविसका एघारवटा सामुदायिक वनलाई सल्लाहको काठको कटानी सहमति प्रदान गरेको थियो सोही सहमतिका आधारमा एक महिनाभित्रै सबै काठ काटेर गोलिया पारिसक्नुपर्ने थियो सोही अनुसार इलाका वन कार्यालय जोरायलमा निर्धारित समयमै काठ काटिएको कटान रजिस्टर पेश भएको छ ती चार सामुदायिक वनले अनुमति मुताबिक काठ नकाटिसकेको बताएका छन् मालिका सामुदायिक वनका अध्यक्ष हर्कबहादुर रावलले जेठ पन्ध्र गतेसम्ममा आफूले सहमतिमा पाएको चार हजार एक सय सडसठी दशमलव शून्य पाँच क्युफिट काठ मध्ये दुई हजार एक सय क्युफिट काठ मात्रै काट्न सकिएको बताएका छन् बाँकी काठ अहिले काटिएको उनले स्वीकार गरेका छन् बाँकी तीन सामुदायिक वनको अवस्था पनि त्यस्तै छ तर सामुदायिक वनको काठ दाउरा संकलन तथा बिक्री वितरण निर्देशिका दुई हजार एकहत्तरमा तोकिएको समयमा काठ काट्न नसके सहमति प्रदान गर्ने वनको निकायमा थप समय माग गर्नुपर्ने व्यवस्था छ तर इलाका वन कार्यालय जोरायल र जिल्ला वन कार्यालय डोटीले भने चालु आर्थिक वर्षमा कुनै पनि थप समय वा सहमति प्रदान नगरेको जनाएको छ यस अर्थमा नयाँ भइरहेको कटान प्रक्रिया अवैधानिक देखिन्छ मालिका सामुदायिक वनका अध्यक्ष रावलले भने मौखिक रूपमा वन कर्मचारीसँग सहमति मागिएको बताएका छन् सिद्धबाबाका अध्यक्ष रोकामगरले आफूले म्याद थपका लागि कसैलाई पनि जानकारी नगराएको बताएका छन् इलाका वन कार्यालय जोरायलका इन्चार्ज सचिदानन्द सिंहले काटिएको काठ संकलनका लागि मौखिक जानकारी आएको तर काठ काट्न थप समय कसैले नमागेको बताएका छन् नेपालमा भारतीय तथा नेपाल भारत संयुक्त लगानीमा निर्माण सम्झौता भएका तीन ठूला जलविद्युत आयोजना समयभित्रै निर्माण सम्पन्न हुने सम्भावना टर्दै गएको छ नेपालको आर्थिक सामाजिक विकासमा कायापलट ल्याउन सक्ने भनी विश्लेषण गरिएका छ हजार सात सय बीस मेगावाटको पञ्चेश्वर बहुद्देश्य आयोजना नौ नौ सय मेगावाटका माथिल्लो कर्णाली र अरूण तेस्रो जलविद्युत आयोजना अन्यलपूर्ण देखिएको हो करिब दुई दशकदेखि अलपत्र पञ्चेश्वर झण्डै चार दशकदेखि निर्माण चर्चा चलाइएको अरूण तेस्रो र दशकदेखि अलपत्र माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई निर्माण तहमा लैजान खास गरी नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि भारत सरकार तत्पर देखिएको थियो तर नाकाबन्दीपछि दुवै देश बीच चिसिएको सम्बन्धका कारण पञ्चेश्वर डीपीआरमा ढिलाइ भएको छ भने माथिल्लो कर्णाली र अरूण तेस्रोमा जग्गा प्राप्ति तथा लगानी समस्याकै कारण ढिलाइ भइरहेको छ लामो समयदेखि आकाशको पानी पर्याप्त मात्रामा नपर्दा पानीका मुहान सुक्न गई डडेलधुराका ग्रामीण जनता खोलाको पोहोर पानी पिउन बाध्य बनेका छन् यस वर्ष वर्षातको समयमा पानीका मुहानहरूमा प्रशस्त मात्रामा पानी नआएपछि गर्मी मौसम शुरू हुनुभन्दा भन्दा महिनौ अगाडिदेखि नै यो समस्या देखिएको हो मष्टमण्ड नौ गौली गाउँमा एउटै धाराबाट एकचालिस परिवारले पानी उपभोग गर्नुपर्ने बाध्यता रहेको भए पनि पानी मूलबाट नै कम आउन थालेपछि झनै समस्या भएको छ ती परिवारले बस्ती नजिक रहेको खोलामा गएर पिउने पानी ल्याउने गरेका छन् पानीका लागि घण्टौं लाममा बस्नुपर्छ घरको काम अधुरै छोडी पानीका लागि रातिदेखि नै लाममा लाग्न बाध्य छौं गौली गाउँकी हरिना विष्टले भनिन् पहिले पानी दिनभर उपभोग गरेर पनि करेसाबारीमा सिंचाई गर्न पुग्थ्यो हिउँदमै पानीका मूल सुकेर खानेपानी आपूर्ति गर्न धौधौ भइरहेको छ लामी काण्डे खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनबहादुर मल्लले बताएका छन् पहाड़ी जिल्लामा धेरै वर्षा नभएको तीन महिनाभन्दा बढ़ी भइसकेको छ लामो खडेरीले गर्दा महाभारत पर्वत श्रृंखलामा रहेका पानीका अधिकांश मूल सुकिसकेका छन् भने मध्य पहाड़ी क्षेत्रमा खानेपानीको स्रोतका रूपमा बग्ने खोला समेत सुक्न थालेको अध्यक्ष मल्लले बताएका छन् गाउँ गाउँमा खानेपानीका योजना धेरै छन् र सरकारी तथा गैर सरकारी क्षेत्रबाट वर्षनी ठूलो रकम खानेपानी क्षेत्रमा खर्च हुन्छ तर निर्माण सम्पन्न भएका योजनामा पनि अर्को वर्ष पानी आउँदैन कोटिली तिनका स्थानीय निवासी रुद्रप्रसाद भट्टले जानकारी दिएका छन् खडेरीले गर्दा जमिनमुनि पानी रिचार्ज हुन नसक्दा हिउँद नसकिँदै यस्तो समस्या उत्पन्न भएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका कार्यक्रम संयोजक रामदत्त जोशीले बताएका छन् जमिनमुनि पानीको मात्रा पनि घट्दै जानु र रिचार्ज हुने क्षमता पनि सकिँदै जानु लगायतका कारणले मध्य पहाड़ी क्षेत्र गम्भीर समस्या उत्पन्न हुन सक्ने उनले बताएका छन् हिउँद नसकिँदै यस्तो संकट देखिनुले खडेरी अझै बढ्ने र गर्मीयाममा खानेपानीको झन बढी संकट हुन सक्ने खानेपानी डिभिजन कार्यालय डडेलधुराका प्रमुख सुरज कुमार कैजुले बताएका छन् बैतडीमा विद्यालयका प्रधानध्यापकबाट मानसिक सन्तुलन गुमेकी महिला बलात्कृत भएको तथ्य बाहिर आएको छ मानसिक सन्तुलन गुमाएकी अडतिस वर्षीया महिला बलात्कार गरेको आरोपमा बैतडीको सलेना गाविस दुई मलिकुलका बाहन्न वर्षीय रामबहादुर चन्दलाई प्रहरले पक्राउ गरेको छ आरोपी चन्द सुदर्शन मावि लिखोडा बैतरीका प्रधानाध्यापक हुन् माइतीघर सलेनामा गाविसमा बस्दै आएकी उनलाई बिहिबार राति आठ बजेतिर घरभित्रै पछि बलात्कार गरेको भन्दै पीड़ितका आफन्तले सलेना प्रहरी चौकीलाई दिएको उजुरीको आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेको हो जिल्ला प्रहरी कार्यालय बैतरीले घटनाको अनुसन्धान गरिरहेको प्रहरी नायब निरीक्षक धर्मानन्द भट्टले जानकारी दिएका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ अरू वर्षको भन्दा सन् दुई हजार सोह्रमा पश्चिमी सीमानाका गड्डौसकी भएर अवैध रूपमा विदेश जान खोज्ने महिलाको संख्यामा वृद्धि भएको पाइएको छ माइती नेपाल कञ्चनपुरले सन् दुई हजार सोह्रमा पश्चिमी सिमानाका गड्डचौकी भएर विदेश जान लागेका तीन सय अडतिस जनाको रोकथाम गरेको जनाएको छ जनसङ्ख्या अरू वर्षको भन्दा बढी हो सन् दुई हजार पन्ध्रमा माइती नेपाल कञ्चनपुरले अवैध रूपमा विदेश जान लागेका एक सय उनासाठी जनाको पश्चिमी सिमानाका गड्डचौकीमा रोकथाम गरेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् त्यस्तै सन् दुई हजार सोह्रमा माइती नेपाल कञ्चनपुरले भारतका विभिन्न स्थानबाट तेह्रजना महिलाको उद्धार गरेको छ भारतको हल्द्वानी हिमाञ्चल दिल्ली मुम्बई बम्बई बेङ्गलोर लगायतका स्थानबाट तेह्र महिलाको उद्धार गरिएको माइती नेपालका संयोजक भट्टले बताएकी छन् उनका अनुसार माइती नेपालमा खोज तलासका लागि दुई हजार सोह्रमा एक सय नब्बे जनाले निवेदन दिएकोमा छत्तीसजनालाई माइती नेपालले उद्धार गरेर परिवारको जिम्मा लगाइएको छ पश्चिमी सिमानाका भएर अवैध रूपमा विदेश जान खोज्ने सबैभन्दा बढी कैलाली कञ्चनपुर र सिन्धुपाल्चोकका महिला छन् पछिल्लो समय सिमानाकामा कडाई तथा प्रहरीको सक्रियताले गर्दा विदेश जाने महिलाको संख्यामा वृद्धि भएको जस्तो देखिएको तर अवैध बाटो प्रयोग गरी विदेश जाने महिलाको संख्या हरेक वर्ष बढ्दै गएको संयोजक भट्टको भनाइरहेको छ उनका अनुसार नेपाल भारत मैत्री बस सेवा शुरू भएपछि दलालहरूले पश्चिमी सिमानाका गड्डा चौकीलाई ट्रान्जिट पोइन्ट बनाएका छन् नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कैलाली कञ्चनपुरका थारू समुदायलाई प्रदेश नम्बर सातमै बस्न सुझाव दिएका छन् हिजो कैलालीमा भएको थारू समुदायका एक कार्यक्रममा नेता रावलले प्रदेश नम्बर सातमा बस्दा बढ़ी अधिकार प्राप्त हुने अवस्था रहेकाले अखण्ड प्रदेशमै बस्ने थारू समुदायलाई आग्रह गरेका हुन् साथै नेता रावलले यहाँका थारू समुदायका लागि प्रादेशिक राजधानी दाङमा राख्नुभन्दा कैलाली कञ्चनपुरमा राख्दा बढ़ी फाइदा हुने बताएका छन् नेता रावलले अहिलेको संविधानमा थारू आयोग महिला आयोग दलित आयोग मुस्लिम आयोगको व्यवस्था भएको हुँदा सबै जाति जन जातिले बराबर अधिकार पाउने दावी गरेका छन् अधिकार पाउनका लागि संविधान कार्यान्वयनमा सबैले दबाव दिनुपर्ने रावलको भनाइरहेको छ उनले टिकापुर घटना मधेसवादी दलका नेताहरूको उक्साहटका कारण भएको र घटनामा वास्तविक पीड़ितहरूलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग समेत गरेका छन् नेता रावलले केही दलहरूले जातिवादी पहिचानको कुरा गरेर संविधान कार्यान्वयनमा समस्या ल्याएकोतर्फ गुनासो समेत गरेका छन् बैतडीमा जारी शहीद दशरथ चन्द स्मृति यु नाइन्टिन आमन्त्रण क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ का खेल सम्पन्न भएसँगै उपाधिका लागि आज निङ्लासेनी क्रिकेट क्लब एनसीसी र young star cricket club Melauli भिड्ने भएका छन् हिजो सम्पन्न सेमिफाइनल खेलमा जगन्नाथ क्रिकेट क्लब थालीगाडालाई त्रिपन्न रनले पाका लगाउँदै निङ्ला सैनीले फाइनलको यात्रा तय गरेको हो भने कालासैनी क्रिकेट क्लबलाई एक सय सैतिस रनले स्तब्ध पार्दै यङ स्टारले अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो बुढाबाजी क्रिकेट मैदान रतामाटामा सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेका निङ्ला सैनीले बत्तीस दशमलव पाँच ओभरमा एक सय एकहत्तर रनमा अल आउट भयो एक बहत्तर रनको विजय लक्ष्यका साथ मैदान उत्रेको जगन्नाथ चौबिस दशमलव चार ओभरमा एक सय अठार रनमा समेटिन पुग्यो यस्तै निङ्लासेनी खेल मैदान देही मण्डमा सम्पन्न अर्को खेलमा टस जितेर ब्याटिङ गरेको यङ स्टार क्रिकेट क्लबले निर्धारित पैंतिस ओभरमा छ विकेटको क्षतिमा तीन रन बनाएको थियो तीन रनको विसा लक्ष्यका साथ मैदान उत्रेको कालासैनी उन्नाइस ओभरमा सम्पूर्ण विकेट गुमाउँदै एक रन बनायो शहीद दश र चन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा भइरहेको प्रतियोगितामा प्रथम पुरस्कार नगद पचास हजार द्वितीयलाई नगद पच्चिस हजार र म्यान अफ द सिरिज एकजनालाई नगद पाँच हजार प्रदान गरिने प्रतिष्ठानका सचिव नरेन्द्र बहादुर चन्दले जानकारी दिएका छन् अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा दुर्घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ बझाङको काप्टी भन्ने ठाउँमा हिजो बिहान जीव दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ सदरमुकाम चैनपुरबाट तलकोटका लागि छुटेको से एक ज पाँच छ दुई नम्बरको जीप जयप्रति नगरपालिका छ काभ्रेको पुल नजिकै दुर्घटना हुँदा रिलु आठका पैंचालिस वर्षीय लालबहादुर बोहराको घटनास्थलमै ज्यान गएको हो दुर्घटनामा अन्य पाँचजना घाइते